संविधान सभाको निर्वाचन दुई हजार सत्तरी बिथुल्ने उद्देश्यले नेकपा माओवादी सहितको तेत्तिस दलीय मोर्चाले आह्वान गरेको यातायात बन्दले बालबालिकाहरू पढ्नबाट वञ्चित भएका छन् यही कार्तिक पच्चिस गते आम हडताल गरेको मोर्चाले छब्बिस गतेदेखि संविधान सभा निर्वाचन हुने दिन मङ्सिर चार गतिसम्म यातायात बन्द आह्वान गरेको छ यो बन्दको प्रत्यक्ष एवं सबैभन्दा बढी महारमा बालबालिकाहरू नै परेको र बन्द हडतालले समस्याको समाधान नदिने बताउनुहुन्छ रत्नगर एक बकुलरका खगेन्द्र शर्मा विभिन्न पार्टीहरूले जुन ढङ्गको बन्द अभियान चलाइराखेका छन् त्यसले गर्दाखेरि यसको मार प्रत्यक्ष ढङ्गले बालबालिकाहरू कलिला बालबालिकामा पर्ने गरेको छ जो देशका कर्णधार हुन् भविष्यमा देशका निर्माणका एउटा कर्णधार हुन् ती बालबालिकाहरूमाथि यो प्रकारको बन्द हडतालले गर्दाखेरि ठुलो घाटा भएको छ त्यो कारणले बन्दकर्ताले के बुझ्नुपर्छ त भन्दाखेरि यो बन्द हडतालले समस्याको समाधान दिँदैन बन्द होइन कि तपाईँको चाहिँ वार्ताको टेबुलबाट सबै समस्याको समाधान गर्ने र शिक्षा क्षेत्रलाई एउटा शान्ति क्षेत्रको रूपमा लिएर यो कहिल्यै पनि बन्द हडताल मुक्त बनाउने र यदि अब अरू बन्द भए पनि शिक्षण संस्था बन्द नगर्ने र शिक्षण संस्थाका गाडीहरू निर्वाध रूपमा चलन दिएर शिक्षा यो पढ्ने बालबालिका अधिकारलाई चाहिँ सुरक्षित गर्नुपर्छ र संरक्षित गर्नुपर्छ आम हडतालको दिनमा बन्द भएका विद्यालयहरू आम हडताल खोल्दा पनि यातायात बन्दको कारण सञ्चालनमा आउन सकेका छैनन् निजी विद्यालयहरूले अधिकांश विद्यार्थीहरू बसबाटै ओसाने गर्दछन् बस चलाउन नपाएपछि विद्यालयहरू पनि बन्द गरिएका छन् पठन पाठन सञ्चालन गर्न नसकेपछि विद्यालयहरूले हिजो स्थानीय विधा भनेर विद्यालय बन्द गरेका थिए कतिपय विद्यालय विद्यालयले आज र भोलि पठन पाठन गर्ने जनाए पनि फेरि मङ्सिर एक गतेदेखि विद्यालय बन्द गर्ने बताएका छन् यस्ता बन्द हडताल राज्यले जिम्मा लिएर विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने र सबै विद्यार्थीले पढ्न पाउने बताउनुहुन्छ रत्नगर एक बकुलरका गणेश पौडेल यो बन्द हडताल यो छ नि यो सबै यो राज्यले जिम्मा लिन पर्छ नभएदेखि बच्चाहरूको यो भविष्यमाथि होइन खेलवाड भइरहेछ त्यसको लागि चाहिँ राज्यले अब उचित व्यवस्थापन गरेर अब स्कटिङमा हुन्छ कि होइन अब कसरी हुन्छ विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेर त्यसमा चाहिँ साधन र बच्चाको अभिभावकसँग डिलिङ गरेर घर घरबाट चाहिँ बच्चा उठाएर ल्याएर पढाउनु पर्छ चितवनका निजी तथा सामुदायिक विद्यालयमा झण्डै एक लाख त्रिसठी हजार विद्यार्थी अध्ययनरत छन् आम हडताल यातायात बन्दले गर्दा विद्यार्थीको पढाइ अवरुद्ध भएको छ बन्दकर्ताले यातायात हडताल गर्दा देशका भविष्यका कडादार बालबालिकाको पढाइलाई कति पनि ख्याल गरेको पाइँदैन यसरी भएको बन्द हडतालले आफ्नो अधिकार हनन भएको र बन्दकर्ताले विद्यार्थीको अधिकार हनन गर्न नहुने बताउँछन् एक विद्यार्थी हडतालले गर्दा हाम्रो अधिकार हनन भएको छ हामीले पढ्न पाएको छैनौँ हाम्रो किताबहरू धेरै छ कोर्सहरू पनि धेरै छ तर कोर्सहरू भ्याइएको छैन पढाउनको लागि सरहरूले पनि बन्दले गर्दाखेरि पढाउन नपाएका छन् त्यसैले बन्दकर्ताहरूले यो सोचिदिनु पर्यो कि हाम्रो यो अधिकारलाई हनन नगरिदिनु बन्द नगरिदिनु हुन सोच्नु पर्यो हाम्रो अधिकार हनन भयो पढ्न पाएनौँ हामीले बन्द गरेर जनतालाई शास्ति दिएर बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित गरेर कसका लागि क्रान्ति गर्न खोजिएको को हो जनताले बुझ्नु आवश्यक छ